नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रममा आफ्नै पाखा आफ्नै भाकाको व्यग्र प्रतीक्षामा बसिरहनुभएका हिमाल पहाड तराई भन्ज्याङ खर्क लेख विशेषमाका सम्पूर्ण श्रोता साथीमा प्राविधिक साथी खिमानन्द शर्मासँगै म तपाईँकै दुःख सुखको सहयात्री साथी देवकुमार ओलीको तर्फबाट श्रोता यो कार्यक्रम यहाँहरूकै प्यारो स्टेसन रेडियो सानीभरि एफएम एक सय थुप्रो आठ सौ नब्बे थुप्रो दुई घाँसबाट अनि इन्टरनेटको पहुँचमा आउने श्रोताले हामीलाई रेडियो सानो भेरी डट कममा लगइन गरेर पनि संसारभरि किस्सा सुनिरहनु भएको छ अनि तपाईँले फेसबुक डट कम सल्यास आफ्नै पाखा आफ्नै भाका लाइक गरेर पनि कार्यक्रमको बारेमा थाहा पाउन सक्नुहुनेछ साथीसँगै तपाईँ हाम्रै मेला पातो वन पाखा लेक बेसी उकाली ओराली भन्ज्याङ चौतारीमा गाई बाख्रा सराउन घाँस काट्न अनि घट्ट पसल जाँदै गर्दा गाइने सुख दुःख मिलन बिछोटका भाका लोक भाकाको कार्यक्रम कार्यक्रम आफ्नै पाखा आफ्नै भाका प्रत्येक दिन अपरान्न चार दसदेखि बेलुकी पाँच बजेसम्म भिन्न भिन्नै श्रृङ्खला लिएर आउने गर्दछ आदरणीय साथी सङ्गी आज बुधबार हो आज बुधबारको श्रृङ्खला सुन्न भन्दा पनि आज मलाई थाहा छ श्रृङ्खला तपाईँको माझमा लिएर आएका छौँ हामी आज तपाईँलाई कुनै पनि एउटा लोक भाकाको अंश सुनाउँछौँ त्यसैबाट हामीले प्रश्न सोध्नेछौँ तपाईँले प्रश्नको उत्तर दिनुभयो भने आज पनि तपाईँलाई एउटा केही न केही उपहार चाहिँ दिने व्यवस्था गरेका छौँ हामीले आज पनि रमाइलो गरौँ न बुधबारको दिन चाहिँ सधैँ जस्तो चाहिँ रमाइलो गर्ने भनेर आज आएका छौँ फेरि पनि तपाईँको माझमा आज पनि अस्तिको जस्तै रमाइलो गरौँ भन्ने लागेको छ पक्कै पनि आशा छ तपाईँको साथ र सहयोग आज पनि चाहिनेछ गीत सङ्गीतप्रति तपाईँको चासो छ गीत सङ्गीतलाई माया गर्नुहुन्छ भने आज पनि तपाईँले साथ दिनुहोला रमाइलो कुराकानीका साथ हामीले यताबाट एउटा झलक बजाउँछौँ त्यसै झलकबाट एउटा प्रश्न सोध्छौँ प्रश्नको उत्तर धेरैजनाले मिलाउनु भयो भने गोला प्रथाबाट आज पनि तपाईँलाई केही न केही उपहार त हामी पक्कै दिनेछौँ है अत्यन्तै माया गर्ने रेडियोलाई धेरैभन्दा धेरै माया गर्ने सधैँ सधैँ फोन लगाएर तपाईँको माझमा साथ दिने साथी केशर चिन्तन केसीले दार्माकोट सल्यानबाट आज जसले चाहिँ प्रश्नको सही उत्तर दिन्छ त्यसलाई म पनि केही न केही सहयोग गर्छु है भनेर रिचार्ज कार्डको व्यवस्था गर्नुभएको छ उहाँले पठाइदिनु भएको छ त्यसै गरी एउटा रेडियोको पनि उपहार दिन्छु भनेर चाहिँ करण मोबाइल सेन्टर मुसिकोट एक तल्लो बजार रुकुमले पनि एउटा रेडियोको चाहिँ चाहिँ व्यवस्था गरिदिएको छ आज हामी दुईजनालाई चाहिँ विजेता बनाउँछौँ जसले सही उत्तर दिन्छ हामी दुईचोटि मात्रै प्रश्न सोध्छौँ है आज तपाईँले दुईचोटि मात्र भन्न पाउनुहुनेछ असाध्यै रमाइलो हुनेछ गीत सङ्गीत अलिकति पुराना छन् तर रमाइलो चाहिँ हुनेछ आज करण मोबाइल सेन्टरमा सबै काम गरिन्छ मोबाइल सम्बन्धीका जति पनि काम हुन्छन् सबै गरिन्छ मिलाएर बुझ्नु होला उहाँको फोन नम्बर चाहिँ शून्य अठासी पाँच तिस तिन सय अठाइस हो रमाइलो कुराकानी गरौँला अब एउटा रेडियो र रिचार्ज कार्ड पाउनको लागि तपाईँले फोन त हान्नै पर्यो शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ केटी साथीहरूले अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ केटा साथीहरूले फोन हान्नु होला एकदमै रमाइलो हुनेछ है पक्कै पनि रमाइलो हुनेछ अब कार्यक्रमको सुरुमा नम्बर भनिसकेपछि एकजना साथीलाई कार्यक्रमको सुरुमा स्वागत गर्छु म कहाँबाट हुनुहुन्छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ओहो सुनिताजी हजुर सन्चै हुनुहुन्छ एकदमै सन्चै भन्नुपर्छ एकदम ठिकठाक छ हिजो फोन आउनुभयो कि आउनु भएन अस्ति हानेको हिजो त हानेको होइन नि है मलाई थाहा छ एकदम थाहा छ हजुर हेर्नै पर्ने हो त सोमबार हानेको बुझ्नुहुन्छ नि अहिले पनि होइन बरु के गरिराख्नु भएको छ जाडो बढिरहेछ बढिरहेछ है कतिको रमाइलो भइरहेछ त रमाइलो छ नि त कति नम्बरको झलक बजाउँ हो तपाईँको लागि आज पाँच नम्बरको तपाईँले दुईचोटि मात्र भन्न पाउनुहुन्छ अस्ति तिनचोटि भन्न दिएको थिएँ मैले है आज उपहार अलि बढी छ त्यही भएर क्या आज दुईजना विजेता बनाउने हामीले योजना बनाछौँ है ल पाँच नम्बरको झलक बजायौँ है त तपाईँले थाहा पाउनुपर्ने स्रष्टाको सिर्जनामा रहेको लोकभाकाको यो झलक सुन्नु सुन्नुभयो त हजुर पहिलेको सुनेन पो पछिको मात्र सुन्नु पहिले केही पनि सुनेन पहिले न हजुर पछिको मात्रै सुन्ने हो नि भाग्यमा रेडियो नै रहेन रहेछ कि क्या हो खै त केही पनि पहिले त अब के गर्नु दोहोऱ्याउने चाहिँ नियमै छैन कार्यक्रममा आउनु भएको छ अब भने झलकको लागि सुनिसक्नुभयो झलक अब प्रश्नको लागि तयार हुनुहोस् है त हजुर अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ सुनिताजी दुईचोटि मात्र भन्न पाउनुहुनेछ है ल अब तपाईँलाई मैले यताबाट प्रश्न राखेँ है त तपाईँले सुनेको गीतमा स्वर दिने गायक को हुन् खुमन अधिकारी एक चान्स गयो सुनिएन <laughs> है अगाडि गायिकाको नसुन्ने पनि गायकको त राम्रै सुन्ने थियो त दुईचोटि भन्न पाइन्छ अब एकचोटि छ आएन है तर दिपेन्द्र ठकुरी है त गयो त्यतिकै है ल अर्कोचोटि प्रयासको लागि आउनुहोस् है त हस् छुट्यौँ नमस्कार आहा यो जले रुमालमा यो मायालुको नाम छ अरे निकै नै मिठो भएको तपाईँको कुमाजमा राखेका छौँ स्वर दिनुभएको छ टिकापोन र दिपेन्द्र ठकुरीले लय बनाउनु भएको छ दिपेन्द्र ठकुरीले शब्द चाहिँ मनोज सिंह धामीको रहेको छ पिआरबिटी साठी त्रिचालिस छिहत्तर त्रिपन्न रहेको छ अर्कोचोटि पनि दोहोरिन सक्छ है ध्यानपूर्वक सुन्नुहोस् अनि तपाईँले टिपेर पनि राख्नुहोला अर्कोचोटि काम लाग्न सक्छ अर्को साथी आउनु भएको छ नमस्कार नमस्कार ओहो कहाँबाट हो भनेर भन्यो भने जाजरकोटबाट होला है निर्माणजी सन्चै हुनुहुन्छ सन्चै हो होइन त के गरिराख्नु भएको छ जाजरकोटमा <laughs> ए घुमिराख्नु भएको छ है अनि यो जाली रुमालमा रेडियो सानीभरि कतिको सुन्नुहुन्छ त ए बहुत पो सुन्नुहुन्छ साह्रै खुसी लाग्यो कति नम्बरको झलक पाँच नम्बरको गयो त पाँच नम्बरको त अब अरू बाँकी छ छ नम्बरको एकदम ध्यानपूर्वक सुन्नुहोस् केशर चिन्तन केसीले धार्मकोट सल्यानबाट रिचार्ज कार्डको व्यवस्था गरिदिनु भएको छ मिलाउनु भयो भने अनि करण मोबाइल सेन्टर मुसिकोट एक तल्लो बजार रुकुमले चाहिँ एउटा रेडियो दिने अरे है छ नम्बरको प्रश्नको सही उत्तर दिनुभयो भने है त ल तपाईँले थाहा पाउनुपर्ने स्रष्टाको सिर्जनामा रहेको लोकभाकाको यो झलक निर्माणजी हेलो निर्माणजी कता हराउनु भएको तपाईँ यसरी हराउनु भएको छैन अब चाहिँ झलक सुनिसक्नु भयो प्रश्नको लागि तयार रहनुहोस् है त अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ निर्माणजी भन्नुहोस् तपाईँले सुनेको झलक कुन गीतको हो कोदो लोप्दा लागेको पिलती है कि कोदो रोप्दा लागेको पिरती कोदो रोप्दा लगाएको पिरती छोटेर त्यही हो दाइ हो हजुर पक्का हो त हो दाइ गयो रेडियो पनि गयो मोबाइल पनि गयो सबै गयो <laughs> रिचार्ज कार्ड पनि गयो औठी उसैको छोडेर गए नि ज्यान टाढा भयो नि हो झल्को उसैको पो त हो त सम्झना पनि पाइन्थ्यो कति कति बम्पर उपहार पनि पाइन्थ्यो सकिएको ल त छुट्टी अब बसेसी एउटै मान पेटा भो अहिले पानी हधुरा भेटा भो औठी औठी कुसैको छोडेर गए नि ज्यान टाढा भए नि हो झल्को उसैको तपाईँलाई पनि पक्कै झल्को आउँछ होला आएको छ मङ्सिर महिना आउन थालेको छ कार्तिकको आज अठार गते गएको छ धेरै जोडीहरूले चाहिँ यतिखेर कुराकानी बनाउँदै हुनुहुन्छ होला है मङ्सिरको कति कति भाग्ने हामी भनेर कुराकानी गर्दै हुनुहुन्छ होला निकै नै मिठो भएको तपाईँको माझमा राखेका छौँ विमल राज छेत्री र विष्णु माझीको समधुर आवाज रहेको थियो भने लय तथा शब्द चाहिँ विमला छेत्रीको रहेको थियो यो भाका चाहिँ छ नम्बरमा थियो आज दुईजनासँग कुराकानी गऱ्यौँ हामीले मिलाउनु भएको छैन तपाईँलाई आज हामीले रमाइलोको लागि धेरै साथीले रेडियो सुनुन् र अलिकति ध्यान केन्द्रित गरून् भनेर धार्मकोट सल्यानबाट केशर चिन्तन केसीले रिचार्ज कार्ड त्यसै गरी करण मोबाइल सेन्टर मुसिकोट एक तल्लो बजार रुकुमले चाहिँ एउटा रेडियो व्यवस्था गरिदिएको छ रेडियो सुन्ने साथीहरूलाई चाहिँ उपहार दिनको लागि है र मिलाउनु भयो भने यदि मिलाउनु भयो भने उपहार पनि पाउनुहुन्छ साथीहरूलाई सम्झाउन पनि पाउनु पाउनुहुन्छ क्या दामी हुन्छ है फोन हान्नु शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा केटी साथीहरूले अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ केटा साथीहरूले हानुहोस् एकजना साथी हुनुहुन्छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ टिका खनाल टिकाजी जाजरकोटबाट भन्नुभयो नि त सन्चै हुनुहुन्छ के गरिराख्नु भएको छ जाजरकोटमा ए बसिराख्नु भएको छ कतिको जाडो बढ्या छ तिहारको चहल पहल छ कि छैन धेरै छ है कति नम्बरको झलक बजाउ भन्नु त आठ नम्बरको लौ अब बज्यो है त आठ नम्बरको झलक ल तपाईँले थाहा पाउनुपर्ने स्रष्टाको सिर्जनामा रहेको लोक भाकाको यो झलक सुन्नुभयो आखै भन भन भाइ हो देउसिरे है राम्ररी भन देउसिरे अब सुनिताले टिकाले पनि भन्नुहोस् देउसिरे होइन त भयो अब चाहिँ प्रश्नको लागि तयार रहनुहोस् अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ टिकाजी तपाईँले सुनेको गीतमा स्वर दिने गाएको हुन् एकचोटि अन्तिमचोटि त्यही सकिगयो त ल खुमन अधिकारी है ल किन हतारेको बिस्तारै भने पनि हुन्छ क्या ल कार्यक्रम आइदिनु यहाँलाई पनि धेरै धेरै धन्यवाद छुट्टी हुन नमस्कार नमस्कार दिनको तिहार आयो भेट हुँदा खुसी छाउला वर्ष है दिनको तिहार आयो भेट हुँदा खुसी छाउला उनी है दिदी मखमली माला भाइटिका लाउन आउला यो देहा शुभकामना सबैलाई छुटेका भेडुन सबैका दाजुभाइ तपाईँको माझमा देवी घरतिर खुमन अधिकारीको स्वरमा रहेको निकै नै मिठो भाका बसाएका छौँ आठ नम्बरको झलकमा समावेश भएको थियो अर्को साथी आउनु भएको छ कहाँबाट नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर दाइ मगमाट घारी सुरेश कुमार खत्री सुरेश कुमार खत्री खत्री सन्चै हुनुहुन्छ हजुर सर के गर्दै हुनुहुन्छ मगमामा यस्तै बसी बसाए दाजु ए बसी बसाए है हजुर अनि पढाइ कस्तो चल्दैछ जाडो कतिको बढेको छ ए हल्का फुल्का बढिरहेछ है कार्यक्रम सुनिराख्नु भएको छ एकदम खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ तपाईँहरूको लागि भनेर बम्पर उपहार छ आज कति नम्बरको झलक कति कति सबै बाँकी छ अब एकदेखि लिएर सबै छ ल एक नम्बरको झलक है त हजुर तपाईँले थाहा पाउनुपर्ने स्रष्टाको सिर्जनामा रहेको लोक भाकाको यो झलक हे हरेक पलमा म धेरै रमर बस्न मन छ तिम्रै हात समर तिर्खाए मसानी तिम्रो जवन देखेर तिर्खाए मसानी देउन मलाई सारेर तिर्खा मेट्ने पा आह सुरेशजी आँखा नलाउनु होला है बडे किचेलीलाई <laughs> हुन्छ अब चाहिँ सुनिसक्नुभयो यहाँले चाहिँ झलक अब प्रश्नको लागि तयार रहनुहोस् है त अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ सुरेशजी तपाईँले सुनेको गीतमा स्वर दिने गायक को हुन् राजु परियार पक्का हो हजुर आहा कोल्टोमा परिहालो त <laughs> के अब अरू साथीले मिलाउनु भएन भने तपाईँकै ठाउँमा हुने भयो है ल मिलाउनु भयो भने चाहिँ अब गोला प्रथा हुन्छ ध्यानपूर्वक रेडियो सुन्नु होला अब कार्यक्रम सकिँदासम्म है लौ त्योभन्दा पहिला साथीहरूलाई सम्झनुहोस् साथीहरूलाई सर साथीहरूलाई सम्झन पनि पाइन्छ त डबल पो छ त आज त सम्झिनुहोस् सम्झिनुहोस् <laughs> आउनुभएको थियो खुसीले पागलै हुनुभयो कि क्या जस्तो लागेको छ सुरेश कुमार खत्री हुनुहुन्थ्यो मगमाबाट आउनुभएको थियो जानुभएको छ अब भने उहाँ लगायत रेडियो सुनेर बस्नुभएका सबै सबैको लागि एक नम्बरको यो मिठो भाका तिम्रो जो देखेर तिर्खाए मसानी तिर्ख मेट्ने पार्ने माया कैलाइरहेछ तिम्रै यादले यो मुटु खाइरहेछ तिर्खाए मसानी तिम्रो जो बन देखेर तिर्खाए मसानी देउन मलाई सारेर तिर्खा मेट्ने पार्ने तिम्रो जो बन देखेर तिर्खाए तिर्खा मेटेमानी तिम्रो जोबन देखेर तिर्खाए मसानी देउन मलाई सारेर तिर्खा मेटे पानी आहा तिम्रो जबान देखाएर तिर्खाएमा सानी तपाईँको माझमा निकै नै मिठो भाका बजाएका छौँ हामीले आदरणीय साथी साथीसँगै तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने यो हो रेडियो सानीभिरी एफएम एक सय थोप्लो आठ सौ उनानब्बे थोप्लो दुई खास अनि रेडियो सानोभिरी डट कमबाट पनि हामीलाई एकै साथ सुनिरहनु भएको छ देशका कुना कन्दरामा त्यसै गरी विश्वको जुनसुकै ठाउँमा रहेर पनि हामीलाई यतिखेर सुनिराख्नु भएको होला आज बुधबारको श्रृङ्खला हो अन्य श्रृङ्खलाहरू चाहिँ आजको श्रृङ्खला पनि निकै नै रमाइलो भइरहेको छ आशा लागिरहेको छ तपाईँले सुनेर साथ दिइरहनु भएको छ होला तिहार आउन लागेको छ दसैँलाई हामीले विदाय गरेका छौँ अब तिहारका भाका पनि गन्किन थालेका छन् गाउँघरमा विदेशमा जानुभएका दाजुभाइ आमा त्यसै गरी बुवा भाइ छोरा सबै आउन थाले होलान् कति चाहिँ प्रदेशमै रोइरहेका होलान् दिदीहरूको यादमा बहिनीहरूको यादमा आफन्तीको यादमा अनि गाउँघरमा कति साथी यतिखेर ग्वाला जानुभयो होला घाँस जानुभयो होला कति साथीहरू जम्मा भएर हामीलाई सुनिराख्नु भएको छ होला कतिको रमाइलो लागिरहेको छ तपाईँलाई प्रतिक्रिया पनि दिन छुट छ प्रतिक्रिया पनि दिनुहोला कहिले नि प्रतिक्रिया दिनु हुँदैन कार्यक्रम कस्तो लाग्छ राम्रो लाग्छ राम्रै सल्लाह सुझाव दिनुहोस् त तपाईँलाई कतै कमेन्ट गर्नु छ कतै चाहिँ खोट लगाउनु छ भने खोट लगाइदिनु भयो भने कार्यक्रम अझ राम्रो बनाउन र स्तरीय बनाउन चाहिँ हामीलाई हौसला मिल्नेछ भन्ने लाग्छ तपाईँले अलिअलि कतै खोट पनि देखाइदिनु पऱ्यो है त कार्यक्रममा फोन हान्नु छ भने शून्य अठासी पाँच तिस दुई सय एकानब्बे केटी साथीले नभुल्नु होला अनि केटा साथीले चाहिँ शून्य अठासी पाँच तिस दुई सय बयानब्बे आज रमाइलो भइरहेको छ एउटा रेडियो उपहार करण मोबाइल सेन्टरले दिएको छ त्यसै गरी रिचार्ज कार्ड दिनुभएको छ रेडियोलाई सधैँ माया गर्ने तपाईँकी चिर परिचित साथी केशव चिन्तन केसीले दार्मकोट सल्यानबाट एकजना साथी आउनु भएको छ नमस्कार नमस्कार कहाँबाट मलेसियाबाट अनिल कुमार गहतराज अनिल कुमार गहतराज मलेसियाबाट हजुर लौ अनिलजी हजुर साह्रै खुसी लाग्यो फोन त लागेछ थाहा छ है हजुर बल्ल बल्ल मरेपछि लाग्यो मरेपछि लाग्यो हजुर साह्रै खुसी लाग्यो मलेसियामा के भइरहेछ मलेसियामा ठिकै छ दादा अहिले ड्युटीमै हो ए ड्युटीमा हुनुहुन्छ है हजुर यहाँको घर चाहिँ कता पर्छ मेरो रुकुम खारा सात जिलाङ हो ए खारामा पर्छ है हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ अब भने तपाईँले कति नम्बरको झलक रोज्नुहुन्छ सात नम्बरको दिनु नि दादा सात नम्बरको ध्यानपूर्वक सुन्नु होला अनिलजी है त हजुर तपाईँले थाहा पाउनुपर्ने स्रष्टाको सृजनामा रहेको लोक भाकाको यो झलक यदि है अनिलजी अनिलजी अनिलजी हजुर कता हराउनु भयो आउँदो साल त मरिन्छ बाँचिन्छ यो साल त रमाइलो गरिन्छ अरे हो हजुर ल अब भने प्रश्नको लागि तयार रहनुहोस् झलक चाहिँ सुनिसक्नु भएको छ हजुर हजुर अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ अनिलजी हजुर त्यति टाढाबाट आउनु भएको छ तपाईँको लागि सजिलो प्रश्न है तपाईँले सुनेको गीतमा स्वर दिने गायिका को हुन् पक्का हो त पक्कै हो त्यति टाढाबाट आएर मिलाउनु भयो है हजुर लौ यहाँलाई बधाई छ है त हजुरहरूलाई पनि बधाई है लौ अब उपहारको व्यवस्था गरेका छौँ साथीहरूले व्यवस्था गरिदिनु भएको छ रेडियो सुन्ने धेरै अत्याधिक माया गर्ने साथीहरूले है हजुर ल पछि गोला प्रथा गर्दाखेरि तपाईँ पढ्नुहुन्छ कि एकजना साथीलाई अगाडि मिलाउनु भएको छ उहाँ पढ्नुहुन्छ यदि तपाईँ पढ्नुभयो भने तपाईँको आफन्तकोमा हामी ब्यालेन्स ट्रान्सफर गरिदिनेछौँ यताबाट है हजुर पछि नम्बर दिनु होला खोजेर है त हजुर हजुर ल अब तपाईँका साथी सङ्गी इष्टमित्र आफन्तजन सबैलाई सम्झन पाउनुहुने भयो तपाईँले ल सर्वप्रथम त मेरो घरमा बस्नुभएको मेरो आमा अनि छोराछोरी मेरो श्रीमती इन्डियामा बस्ने दाई भाउजू अनि साई दिदीको परिवार त्यस्तै गरेर मेरो दाङमा बस्ने ससुराली सम्पूर्ण ससुराली परिवारलाई र खलङ्गामा बस्ने दिदी भिनाजु भान्जा गणेश र मेरो सारुदाईको सम्पूर्ण परिवार र रुगा दुईमा बस्ने बहिनी कान्छी बहिनीको परिवार र रुगा तिनमा बस्ने भतिजीको परिवार र रुगा दुई सिमृतुमा बस्ने ज्वाइँ करण त्यस्तै गरेर भिना धर्मेन्द्र लगायत सम्पूर्ण मलाई अनिल कुमार गहतराज भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु दादा हुन्छ अत्यन्तै माया गरेर त्यति टाढाबाट फोन लगाएर भए पनि अलिकति भए पनि कुर्दिनु भयो त्यसैमा त्यो सही उत्तर दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद अनिल कुमारजी फेरि फेरि फोन हान्नुलाई छुट्टिन्छौँ है त हस् दादा सन्तली राम्रै सबैजना रमाइलो गर्न हिँडिसके तिमीहरू पनि छिट्टै आऊ नि ल ल आउँदैछौ रमाइलो गर्न भनेपछि त हामीहरू आइहाल्छौ नि जाउँ जाउँ जाउँ यो तिहारमा गाइन्छ नाचिन्छ अर्को साल त मरिन्छ बाँचिन्छ तपाईँको माझमा निकै मिठो भाका बजाएका छौँ अब हामीसँग झलक बाँकी रहेका छन् दुई नम्बर तिन नम्बर र चार नम्बर एकजना साथी आउनु भएको छ नमस्कार हेलो नमस्कार नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ गराइलाबाट के भन्नुभयो मनकला गुरुङ मनकलाजी सन्चै हुनुहुन्छ ए चिसो भइरहेछ है कार्यक्रम सुनिराख्नु भएको छ कस्तो लागिरहेछ एकदम राम्रो है रमाइलो लागिरहेछ है भन्नुहोस् अब तपाईँलाई कति नम्बरको झलक बजाउँ भन्दै थिएँ कति अभागी रहेछ घरमै अभागी मनकला गुरुङ गरेलाबाट धौधौ फोन लगाउनु भएको थियो होला ट्वाँ ट्वाँ गरेर फोन त गइ नै सक्यो त अर्को साथीले चान्स पाउनु भएको छ कहाँबाट उहाँलाई म कार्यक्रममा स्वागत गर्छु तपाईँ पनि फोन हान्नुहोला शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ महिला साथीहरूले अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ फोन हान्नुहोस् पुरुष साथीहरूले है त रमाइलो कुराकानी गरौँ अहिलेसम्म दुईजना साथीले सही उत्तर दिनुभएको छ सुरेश कुमार खत्रीले मगमाबाट आएर त्यसै गरी अनिल कुमार गहतराज हुनुहुन्थ्यो मलेसियाबाट आउनुभएको थियो घर चाहिँ खारा उहाँले पनि सही उत्तर दिनुभएको छ नमस्कार नमस्कार हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मनोज विकल्प विकल्प होइन त हजुर हजुर सन्चै हुनुहुन्छ सल्यानमा लौ एकदम खुसी लागेको छ कार्यक्रम सुनिराख्नु भएको छ एकदमै सुनिरहेको कतिको रौनक त दिइरहेछ आजको कार्यक्रमले एकदम रमाइलो भइरहेको छ एकदम यो त यो कार्यक्रम नसुने त हप्ताभरिको यो कार्यक्रम साथीहरूले धेरैले नै सुन्नुहुन्छ होला सायद लौ बर्बादै बनाउनु भयो है हजुर हजुर सुनिया सुनि सुनिया सुनिया होइन लौ अब भन्नुहोस् दुई तिन चार नम्बर मध्ये कति दिउँ चारै नम्बर चारै नम्बर तपाईँले अलिक बढी ध्यान दिनुपर्छ है ओहो भयो तपाईँले थाहा पाउनुपर्ने स्रष्टाको सृजनामा रहेको लोकभाकाको यो झलक सुन्नुभयो हजुर हजुर ओहो कहाँ छौ सानो क्यारे दिन कटाउँछौ न फोन गर्छौ न म्यासेज पठाउँछौ है अहिले जति फोन भए पनि के काम भयो र यति काममा काम नदिएपछि होइन ल अब भने यहाँले यस झलक सुनिसक्नुभयो प्रश्नको लागि तयार रहनुहोस् अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ मनोजी कहाँ छौ सानो क्यारे दिन कटाउँछौ न फोन गर्छौ न म्यासेज पठाउँछौ मेरी मायालुको फोनै आएन भन्दा पछाडि कुन शब्द छ लौ लौ छिट्टो भन्नुहोस् है करण बिसीले एउटा रेडियो दिने अरे के मिलाएपछि लौ कहाँ छौ सानो क्यारी दिन कटाउँछौ न फोन गर्छौ न म्यासेज पठाउँछौ मेरी माइलोको फोन आएन भन्दा पछाडि कुन शब्द छ भनेको आजका झलक मैले तिनचोटि बजाइसकेँ अब अन्दाज पनि के लगाउनु र होइन मैले नि भन्नु पर्यो है ल मलाई मेरो मायालुको फोनै आएन मैले कोसिस गर्दा के भयो लाउँदै लाएन रे अनुमानकै भरमा भनिदिएको भए पनि लगाइहाल्थ्यो कि ल त छुट्यौँ नमस्कार मायालुले आहा मलाई मेरो मालेको फोन आएन मैले कोसिस गर्दा के भयो लाउँदै लाएन तपाईँको माझमा निकै नै मिठो भाका बजाए हामीले शङ्कर बिरहे गुरुङ र इन्द्रा गुरुङको स्वरमा रहेको असाध्यै मिठो भाका थियो तपाईँकै लागि राख्यौँ हामीले अब कार्यक्रमको लगभग लगभग उत्तरार्धमा पनि आउन थालेका छौँ हामी दुई नम्बर र तिन नम्बरका झलक बाँकी रहेका छन् एकजना साथी आइसक्नु भएको छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ धर्मा परियार सन्चै हुनुहुन्छ धर्माजी एकदमै सन्चै दाइ हजुर हामीलाई पनि एकदम ठिकठाक छ सल्यानको नयाँ र ताजा खबर के छ एकदमै अनि धेरै छ ए धेरै छ है लौ कार्यक्रममा आउनु भएको छ तपाईँलाई कति नम्बरको झलक बजाउँ दुई र तिन मध्ये लौ ध्यानपूर्वक सुनौँ है त तपाईँले थाहा पाउनुपर्ने स्रष्टाको सिर्जनामा रहेको लोकभाकाको यो झलक

आहा धर्माजी धर्माजी धर्माजी कहाँ हराउनु भएको यसरी त्यो ठाउँ खाली छ कि पुरा भइसक्यो खाली नै छ है ल अब झलक सुनिसक्नु भयो प्रश्नलाई तयार हुनुहोस् है त अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ धर्माजी यो मुटु तिम्रे हो तिमी बस्ने ठाउँ छ अरे है लौ भन्नुहोस् यो मिठो भाकाको लय तथा शब्द बनाउने गायक चाहिँ को हुन् तिलक परियार रुकुम होइन त <laughs> अर्को अब अन्त्यमा <laughs> रुकुमकै होइन त यदि अमितले सुन्नुभएको रहेछ भने दाँत देखाउनु भयो होला सायद उहाँ चाहिँ सधैँ हाँसिरहने मान्छे होइन तर मिलेन भन्नुपर्ने भयो सरी है त लौ लय शब्द बनाउनु भएको छ कृष्ण लामी छानेले हस् कार्यक्रम आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी हुन नमस्कार नमस्ते तिम्रै नाउँ छ त्यही माया छ माया गर्ने मान्छे छौ त्यही मुटुमा ए सानो तिमीलाई बस्ने सुन्दर ठाउँ छ हुन सक्छ कोही दिनमा भर्न भर त्यो बेला मान यो मोटो तिम्रै हो सानो तिम्रै नाम छ यही मोटोमा माया छ माया गर्ने मान्छे छौ यही मोटोमा ए सानो तिमीलाई बस्ने सुन्दर ठाउँ छ यही मोटोमा ए सानो तिमी बस्ने सुन्दर ठाउँ छ मुटु तिम्रे हो यो तिमी बस्ने ठाउँ छ तपाईँको माझमा राजु ढकाल र देवी घरतीको समधुर आवाजलाई लय शब्द चाहिँ कृष्ण लामिछानेको रहेको असाध्यै मिठो भाका बजाएका छौँ कार्यक्रमको अन्त्यमा आयौँ अन्त्यमा बाँकी रह्यो एउटा मात्र गीत त्यो तिन नम्बरको आउनुहोस् एकजना साथी आउनु भएको छ कहाँबाट कार्यक्रमको अन्त्यमा नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो विवेक केसी है हजुर सन्चै हुनुहुन्छ विवेकजी एकदम आराम छु दाइ अनि हजुरहरू एकदम ठिकठाक छ पुष्पलाल चोकमा के गर्दै हुनुहुन्छ अहिले यसै हजुरको प्रोग्राम सुनेर बसिरह कस्तो लाग्दैछ एकदम खुसी लागिरहेछ खुसी लागिरहेछ त्यति माथि फोन लाग्यो है हजुर कम्ता गाह्रो हुन्छ फोन लगाउन पनि है एकदम एकदम गाह्रो त साह्रै गाह्रो लौ करण मोबाइललाई त चिन्नु भएको छ नि होइन चिनेको छु लौ त्यहाँबाट रेडियो आउँछ कि के आउँछ है त अब तिन नम्बरको मात्र झलक बाँकी तपाईँले रोज्न पनि पाउनु भएन एक हिसाबले भन्यो भने भाग्यमानी एक हिसाबले भन्यो भने अभाग्य है त सुरु गऱ्यौँ है तपाईँले थाहा पाउनु पर्ने स्रष्टाको सिर्जनामा रहेको लोक भाकाको यो झलक हेर्न खोज्छु मैले मेरी सानो भइरहन्छ तिम्रो घरको छानो सुन्तलाले छेकिने माया नदेखिने घरको धोरी देखिने सुन्तलाले छेकिने आहा विवेकजी सुन्तलाले छेकिने ओल्लो पल्लो डाँडोमा बसे सारौँ आँडैमा होइन त एकदमै के छ कतातिर सार्ने हो त्यो करण मोबाइल अगाडि सार्ने हो कि हेरौँला हेरौँला <laughs> है हजुर कोही मोबाइल बनाउन आउने पो हुन् कि पार्ने होला पार्ने होला होइन त हजुर फेरि करणलाई फसाउनु होला झ्याप पारिकन <laughs> गर्दैन नि त होइन ल अब भने कार्यक्रममा आउनुभयो यहाँले झलक सुनिसक्नुभयो प्रश्नको लागि तयार हुनुहोस् है त हजुर अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ विवेकजी तपाईँले सुनेको गीतमा स्वर दिने गायक र गायिकाको नाम भन्नुहोस् त गायक चाहिँ सरस्वती शर्मा होला अनि गायिका जानकी तारानी मगर हुन् कि ल एकचोटि त गएको त अब अन्तिमचोटि भन्नुहोस् त सरस्वती शर्मा अनि त्यस पछाडि लगेर भन्नुहोस् है म त मजासँग सुनिरहेको छु सकियो त होइन लौ रिता थापा र पशुपति शर्मा है त ए गोल बाहिर गयो दुई मिटर होइन त दुई मिटर त ठिक ठाउँमा आएको पशुपति शर्मा नै हुन् है रिता थापा भनेर चाहिँ बाहिर गयो है त लौ कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्कार आहा माया सुन्तलाले छेकिने निकै नै मिठो भएको तपाईँको कुमाजमा बसिरहेको छ हामी यति कुराकानी गरौँ अब सुरुमा फोन हान्नुभयो सुनिता विकले काँडाबाट निर्माण हमालले जाजरकोटबाट टिका खनाले जाजरकोटबाट त्यसै गरी सुरेश कुमार खत्रीले मगमाबाट अनि अनिल कुमार गहतराजले मलेसियाबाट उहाँको घर चाहिँ खारामा पर्छ मनोज विकले सल्यानबाट धर्म परियारले सल्यानबाट र विवेक केसीले पुष्पलालचोक रुकुमबाट आठजनासँग कुराकानी गऱ्यौँ रमाइलो कुराकानी भयो यतिजनामध्ये दुईजनाले मात्रै गोल हान्नु भएको छ सुरेश कुमार खत्रीले मगमाबाट र अनिल कुमार गहतराजले मलेसिया भएर खाराबाट ल अब हामी प्राविधिक साथीलाई अनुरोध गर्छौँ दुईवटा गोला बनाएर टिप्नको लागि एउटालाई रेडियो एउटालाई रिचार्ज कार्ड कसलाई पर्छ रेडियो कसलाई पर्छ रिचार्ज कार्ड म प्राविधिक साथीलाई टिप्नलाई देखाइदिन अनुरोध गर्न चाहन्छु निकै नै मिठा भाका पनि तपाईँको माझमा बजायौँ रमाइलो कुराकानी पनि भयो अहिलेसम्म तपाईँले एकदम ध्यानपूर्वक पनि रेडियो सुनिदिनु भयो असाध्यै रमाइलो भयो र यो अवसर पनि जुटाइदिनु भयो सल्यानबाट दार सल्यानको दार्मकोटबाट केशर चिन्तन केसीले रिचार्ज कार्ड पठाइदिनु भएको छ उहाँको लागि रिचार्ज कार्ड हामी एकजनालाई पर्नेलाई दिनेछौँ त्यसै गरी करण मोबाइल सेन्टर एक तल्लो बजार रुकुमबाट चाहिँ एउटा रेडियो चाहिँ दिन्छु भनेर भन्नुभएको छ एउटा रेडियो पक्कै दिनुहुनेछ एकजना साथीलाई त्यहाँनिर हामी सम्पर्क गर्न अनुरोध पनि गर्नेछौँ अब भने <laughs> देखाइसक्नु भएको छ सुरेश कुमार खत्रीलाई चाहिँ रेडियो परेको छ अरे अनिल कुमार गतराजलाई चाहिँ मलेसियाबाट उहाँको घर चाहिँ खारामा पर्छ उहाँलाई चाहिँ रिचार्ज कार्ड परेको छ भन्दै हुनुहुन्छ अब भने सम्पर्क गर्नुहोला शून्य अठासी पाँच तिस सय दुई सय बयानब्बेमा चाहिँ सम्पर्क गर्नुहोला प्राविधिक साथीलाई त्यसपछि उहाँले नम्बर दिनुहुनेछ त्यो नम्बरमा चाहिँ तपाईँले सम्पर्क गरेर लिन सक्नुहुनेछ अब भने छुट्टिएर जानेवाला भएको छ छुट्टिएर जानुभन्दा पहिले अहिलेसम्म रेडियो सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोता र अनलाइनमा सुनेर साथ दिने तपाईँ श्रोतालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र फोन लगाएर साथ दिने र सही उत्तर दिने तपाईँ अनि त्यसै गरी फोन लगाउन प्रयास गर्ने तपाईँ र विशेष विशेष धन्यवाद दिन चाहन्छु करण मोबाइल सेन्टर मुसिकोट एक तल्लो बजार रुकुम फोन शून्य अठासी पाँच तिस तिन सय अठाइस र मोबाइल नम्बर अन्ठानब्बे चार अठहत्तर बयानब्बे तिन सय चौरानब्बे र प्रोपराइटर करण विषयलाई पनि धेरै धेरै धन्यवाद त्यसै गरी धन्यवाद धर्मकोट सल्यान घर भई निकै नै माया गर्ने रेडियोप्रति असाध्यै चासो दिने र प्रत्येक दिन रेडियो सुन्ने त्यसै गरी अत्याधिक फोन लगाएर साथ दिने केशर चिन्तन केसीलाई पनि अहिलेसम्म मलाई साथ दिने प्राविधिक साथी खिमानन्द शर्मा शर्मालाई धेरै धेरै धन्यवाद तपाईँको माझमा भोलि एउटा फरक खालको श्रृङ्खला लिएर आउँछौँ फरक खालको भन्नाले हप्तामा एकचोटि आउने श्रृङ्खला हो त्यो भोलि चाहिँ एउटा गीत रोज्ने र साथीहरूलाई सम्झिने श्रृङ्खला रमाइलो गराउँला भोलि पनि तपाईँको साथ र सहयोग भोलि पनि चाहिन्छ जतिले सही उत्तर दिन प्रयास गर्नुभयो तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद अर्कोचोटि पनि कोही साथीले यस्तै खालको गर्न चाहन्छु भन्यो भने यस्तै खालको रमाइलो गरेर फेरि आउँला रमाइलो कुराकानी गरौँला अहिले भने तपाईँको माझमा यो मिठो भाका छोड्दै म तपाईँकै दुःख सुखको सहयात्री साथी देव ओली पनि छुट्टिन्छु नमस्ते शुभ सन्ध्या Santa Claus.